पर्खिँदा एक्लै भए साझा घर फर्किँदा तिमीले देखो चिनो हरायो तिमीले देखो चिनो हरायो सम्झे सम्झे रु पर्खिँदा एक्लै भए साझा घर फर्किँदा तिमीले दिएको चिनो 祝你。 चिनो हरायो तिमीले दिएको चिनो हरायो सम्झे सम्झे रुनी me.